कवि हुनुभन्दा रित्तो भाँडाभरि मटितेल भइदिएको भए यो देशको कुनै घरमा एक रात चुलोमा त बल्न सक्थे म कवि हरिभक्त कटवालको यो कालजयी कविताको अंश दुई हजार सत्ताइस सालको नाकाबन्दीको समय लेखिएको यो कविताको अंशसँगै आजको एक सय उनानब्बे अजर अमर गीतहरूको यो श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन सन्दीप सुन्दास र मेरा पूर्ववर्ती प्राविधिक मित्रहरू दिनेश निरौला सशिन्द्र गौतम हामीले लामो यात्रा तय गरेर यो दोस्रो वर्षमा आइपुग्दा हामी सबैको निम्ति एउटा खुशीको खबर भएको छ हामीले बारम्बार अजर अमर गीतहरूमा चर्चा उठाएका थियौं राष्ट्रगानका रचयितालाई सरकारले आर्थिक सुरक्षा दिए पनि राष्ट्रगानका संगीतकारलाई किन आर्थिक संरक्षण नदिएको भनेर अजर अमर गीतहरूमा श्रृंखलाबद्ध चर्चा उठाएका थियौं र हाम्रा धेरै भावक मित्रहरूले संगीत प्रेमी सरिदै स्वजनहरूले पनि यो प्रसंगलाई चर्चाको शिखरमा पुर्याउनुभयो आज यो हाम्रो सपना साकार भएको छ सशिन्द्र गौतम दिनेश निरौला सन्दीप सुन्दास र प्रकाश सामीको यो महान सपनाको एउटा अंशलाई नेपाल सरकारले समर्थन गरेकोमा हार्दिक आभार व्यक्त गर्दै नेपाली संगीत जगतका ओजसी पुरूष अम्बर गुरूङलाई बधाई ज्ञापन गर्दै उनकै संगीतमा गद्य कविताका पिता गोपाल प्रसाद रिमालको शब्द अम्बर गुरूङ र फतेमानको स्वरमा यही गीतबाट यो अंक शुभारम्भ गर्दछौं रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र गच्छरियो यो सान हाम्रो रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो र गच्छरियो अटल यो झुके न यो कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो हिमाल झै अटल यो झुके न यो कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो यो जन्मदै जगतमा कैयौँ प्रहार आए साम्राज्य दुई हारे हारे रातो चन्द्र सूर्य जङ्गी निशान हाम्रो गरियो बल्दो सूर्य आकाशमा रहन् हुन्छ तबसम्म हुन्छ आफ्नै रातो र यो हाम्रो जबसम्म चन्द्र सूर्य आकाशमा रहन्छ तबसम्म हुन्छ आफ्नै रातो रगत सबको शरण यो जन्मदै जगतमा कैयौं प्रहार आए साम्राज्य दुई हारे हारे न शान हाम्रो गोपाल प्रसाद रिमालको यो गीत पाउने बित्तिकै श्यामदास वैष्णवको हातबाट यो गीत पाउने बित्तिकै अम्बर गुरूङले करीब करिब दस भित्र यो गीतलाई संगीत गरिसकेका थिए यस्तो घटनाहरू विरलै हुने गर्छन् अम्बर गुरूङले आफ्नो पहिलो संगीतको गीत गर्दा पनि त्यस्तै एउटा बिजुलीको चम्काई थियो स्कूल पढ़ाउने अगम सिंह गिरीले गीत दिएर बिहान उकालो लागे उनी फर्केर आउँदा अम्बर गुरूङले त्यो गीतमा संगीत गरिसकेका थिए अम्बर गुरूङ नेपाली संगीत आकाशमा संगीतको हरेक विद्या जान्ने र हरेक तारतन्त्रको ज्ञान भएका एक विशेषज्ञ हुन् उनलाई नेपाल सरकारले महासेनानीको पदवी पनि दिएको छ त्यसै गरी नेपाली सेनाका तर्फबाट सन्तोष कुमार ढकालले लेख्नु मुरीमुरी धन्यवाद व्यक्त गर्नुभएको छ भने सन्तोष कुमार ढकाल लेख्नुहुन्छ आज पूजनीय चेतन कार्कीज्यूको जन्मदिन बुवामा म लगायत मेरा छब्बीस ब्याचका सम्पूर्ण साथीहरूको तर्फबाट जन्मदिनको शुभकामना पोहोर साल पनि बुवाको जन्मदिनको कार्यक्रम सुनेको थिएँ त्यो बेला अर्कै उत्साह थियो अहिले अर्कै छ आखिर नेपालीमा उत्साह कहिले नबन्ने रहेछ दाई भनेर सन्तोष कुमार ढकाल लेख्नुहुन्छ अम्बर गुरूङलाई अत्यन्त माया गर्ने एक संगीत सेवी संगीत अनुसेवी सन्तोष कुमार ढकालका यी पंक्तिसँगै विनोद न्यौपानेको एउटा कविताको अंश छ भो नाका नखुलाऊ वर्षौंदेखिको डुक्ने बानी हटाऊ अब आफ्नै स्रोतबाट बाँच्न देऊ सिरिन्जबाट खान नदेऊ भो नाका नखुलाऊ कोशी काली मेरै रक्तसरी थोपा थोपा जम्मा गरी शक्ति बनाऊ जबसम्म आफै बत्ती निकाल्दैनौ भो नाका नखुलाऊ हिमाल पहाड़ तराई मेरै मांसरी पहाड़ फोड़ी बाटो बनाऊ जबसम्म गाउँमा गोरेटो जोड्दैनौ भो नाका नखुलाऊ यार्सा टिमुर मेरै अंगभरि उद्योग खोली औषधि बनाऊ जबसम्म आफै अर्थ कमाउँदैनौ भो नाका नखुलाऊ जबसम्म स्वावलम्बी हुँदैनौ भो नाका नखुलाऊ जबसम्म आफै अर्थ कमाउँदैनौ भो नाका नखुलाऊ सिरिन्जबाट खान नदेऊ भो नाका नखुलाऊ अत्यन्त भावलीन रूपमा लेखिएको यो कविताको अंशसँगै यहाँ द्वारिका श्रेष्ठले एउटा प्रश्न गर्नुभएको छ नेपालको एउटा राष्ट्रिय साप्ताहिक पत्रिकामा पढे नेपाली किताब सीमा पारी थन्किएका छन् यता लेखकहरू चिन्तित भन्ने लेखक साहित्यकारहरू स्वयं नै भारतको नाकाबन्दीको विरोध त गर्छन् तर लाखौं लाख रूपियाँ खर्च गरेर भारतमा लगेर किताब छाप्न लाम लाग्छन् भने के को आत्मनिर्भरता के एउटा किताब नेपालमा छाप्न सकिँदैन र आत्मनिर्भरताको खोक्रो नारा किन दिने लेखक श्रष्टाहरूले पनि उहाँको यो प्रश्नसँगै बडा रोचक लाग्यो किनकि धन्न हामीले हाम्रो संविधान भारतमा गएर छाप्न गएनछौं त्यसो भएको भए अझै ठूलो दुर्दशा हुन्थ्यो कुनै समय बालचन्द्र शर्माले वृहत नेपाली शब्दकोश वाराणसीमा लगेर भारतमा लगेर छाप्न गएका बेला वृहतमा तको ठाउँमा द प्रयोग गर्दा धेरै शब्दहरूलाई सच्याउनु पर्ने भएको थियो र त्यस पुस्तकलाई त्यही अवस्थामा नै प्रकाशन गरेर ल्याउन तत्कालीन राजा मवी शाहले महेन्द्र विक्रम शाहदेवले सल्लाह दिएपछि त्यो पुस्तकमा नयाँ शब्द वृह द पनि थपिएको थियो त्यसै गरी दुई अंकलाई अर्थमा लेख्दा दीर्घ लेख्ने चलन थियो त्यति बेला दुई रस्व छापिएको हुनाले त्यति बेलै राष्ट्र बैंकको नोटमा पनि दुई रसो नै छापिएको थियो यसरी नेपाली भाषामा एउटै शब्द दुई किसिमले छापिएको त्यो पहिलो पटक थियो यो भारतमै किताब छापिएको त्यो बेलाको एउटा दुरावस्थाको कारण पनि थियो अहिले पनि कैयौं व्यापारीहरू वा प्रकाशकहरू भारतमा किताब छाप्न जान्छन् र नेपालका प्रेसले भन्दा भारतका प्रेसले पैसा कमाउँछन् भने यसमा हामीलाई अलिकति दुख्नु त स्वाभाविकै हो तर देश नै दुखेको बेला यहाँ सबैको आफ्नै घाउ भएको बेला यस्तो घाउले पनि कहिलेकाहीँ हामीलाई चर्याउँदो रहेछ गोपालञ्जनको शब्दमा किरण प्रधान र गोपालञ्जनको स्वरमा सुन्ने हो भने आफ्नो आफ्नो घाउ यस्तै छ बैठा माटो दुख्ने रोग लाग्या छ माटो दुख्ने रोग लाग्या छ सबैलाई आज एउटै व्यथा लाग्या छ गोपालुञ्जनको कला गला र कलमका बारेमा धेरै धेरै शब्दमा व्याख्या गर्न सकिन्छ तर गोपालुञ्जन स्वयं नै एक रूमानी चरित्रका गीतकार पनि हुन् गोपालुञ्जनले नेपालमा आएर नेपाली विषय लिएर पढ्न थालेपछि नेपाललाई अझै नजिकबाट बुझ्न थालेको महसुस हुन्छ त्यति बेलै उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीतहरू पनि संगीत गरेका छन् नारायण गोपालको स्वरमा प्राध्यापक डाक्टर डीपी भण्डारी जो बारम्बार आफ्नो सम्झनामा भन्ने गर्छन् मलाई जीवनमा मोटरसाइकल सिकाउने पहिलो मान्छे नै गोपाल योजन हो र गोपाल जीवनको रोचक कथा पनि त्यही छ कुनै बेला गोपाल गोपालयोञ्जन कि प्रेमिका रहेकी रिन्सिन लामालाई कुनै एउटा मन पराउने अर्कै पुरूषले प्रेम पत्र दिएछ साइकलमा दौडेर आएर रिन्सिन लामालाई प्रेम पत्र दिने त्यो अर्को प्रेमी हुन इच्छुक पुरूषले जुन कविता वा गीत रिन्सिनलाई उपहार स्वरूप लेखेर दिएछ त्यो गीतका रचनाकार गोपाल योन्जन नै रहेछन् पछि यी दुवैले त्यो पत्र पढेर हाँसे जो रिन्सिनका प्रेमी हुन लागे थिए यस्ता धेरै घटना छन् गोपालनका जीवनमा र सबभन्दा रमाइलो र स्नेही प्रसंग यही हुन्छ जब देश दुख्छ त्यति बेला गोपाल गीतहरूबाट हामी जाजोलले हुन्छौं कवि उपन्यासकार समालोचक महेश पौड्याल लेख्नुहुन्छ विल लिसन एडिक्टेड नाउ भनेर त्यसै गरी शोभा आचार्यको पनि आफ्नै टिप्पणी छ तोरी लाउरी नामबाट लेख्नुहुन्छ लुसिफर दुई हजार सत्ताइस सालमा लिखित कवि हरिभक्त कटवालको कवितांश आज पनि सान्दर्भिक हुँदा भारतलाई छिमेकी भन्न कदापि नेपाली मन तयार छैन त्यसै गरी देशभक्त वन लेख्नुहुन्छ अजर अमर गीतहरूको प्रतीक्षामा सुन्दैछु आजको एपिसोड पनि अजर अमर हुनेमा कुनै शंका छैन प्रकाशजीको आवाज पनि सुमधुर रहोस् भनेर उहाँले कामना गर्नुभएको छ भने मनु आवास लेख्नुहुन्छ वा हरिभक्त कटवालको कलम क्या सान्दर्भिक पंक्तिसँगै कार्यक्रमको दैलो खोल्नुभयो त्यसै गरी सिनिची गोकुल रासफल यात्री कार्यक्रमका बारेमा विभिन्न ठाउँबाट प्रतिक्रिया व्यक्त गर्नुहुन्छ असफल यात्री जो आबुधाबीमा हुनुहुन्छ दाई नमस्कार रेडियो कार्यक्रमहरूमध्ये तपाईँको अजर अमर गीतहरू पनि बेहद मनपर्छ मलाई आबुधाबीबाट सुन्दैछु भनेर उहाँले लेख्नु भएको छ कार्यक्रम सुन्नुभएकोमा र आफ्नो प्रतिक्रिया दिनुभएकोमा हार्दिक आभार यहाँहरूलाई र कार्यक्रम कसरी लानुपर्छ र कस्तो भइरहेको छ त्यो प्रतिक्रिया सुन्न पनि हामी लालायत छौं र हामीलाई निर्देशन दिन पनि तपाईँहरू पछि नपर्नुहोला त्यसै गरी तोरी लाउरी लेख्नुहुन्छ आफ्ना आफ्ना घाउ हुन्थे आफ्ना आफ्ना व्यथा आज यस्तो घाउ लाग्यो सबलाई एउटै व्यथा कति मार्मिक र समय सान्दर्भिक गीत शैलेश वस्ती लेख्नुहुन्छ कार्यक्रमका बारेमा यस कार्यक्रमलाई लिएर चर्चा गरिएका अन्य पंक्तिहरूलाई पछि साभार गर्नेछौ अब तिहारको सन्दर्भमा दिदीले भाइका लागि गाएको यो गीत गणेश परियारको संगीत शुद्धि नेपालीको शब्दमा ना पास भाई दीदी ना स्वरमा शुद्धि नेपालीको शब्दमा यो गीत गणेश परियारको संगीतमा शुद्धि नेपाली उज्यालो नाइन्टी नेटवर्कका सबभन्दा निकटवर्ती छिमेकी हुनुहुन्छ भने त्यसै गरी गायक संगीतकार दिवाकर खड्गा पनि उज्यालो नाइन्टी नेटवर्कका निकै निकटवर्ती छिमेकी हुनुहुन्छ त्यसै गरी गीतकार रामन रिसाल पनि हाम्रो निकै नजिकको छिमेकी हुनुहुन्थ्यो उहाँ दिवंगत भइसक्नु भएको छ अब हाम्रा माझमा केही अन्य स्रष्टाहरूमध्ये गीतकार चेतन कार्की कवि मुरारी सिगदेल नेपालको पहिलो रक सिंगर माइक खड्गा उज्यालोसँग निकै नजिक बस्नुहुन्छ र उज्यालोलाई स्नेह पनि दिनुहुन्छ शोभा आचार्य फेसबुकमा लेख्नुहुन्छ आज पनि सुन्ने हो दाई भनेर त्यसै गरी अप्सरा श्रेष्ठ लेख्नुहुन्छ नमस्कार प्रकाश दाजु सदा झैं छु तर कमेन्ट चाहिँ पहिलो पटक गर्दैछु तिहार स्पेशल कार्यक्रमको सफलताको कामना उज्यालो परिवार अनि सम्पूर्ण देश अनि विदेशमा रहनुभएका नेपालीमा तिहारको शुभकामना सँगै सुन्दै रातो र चन्द्र सूर्य अप्सरा श्रेष्ठ अमरदीप श्रेष्ठ फलेवास पर्वत हाल फेङतेक दक्षिण कोरियाबाट त्यसै गरी दिनेश राउत लेख्नुहुन्छ घरमा चेली रुँदी हुन माइतीलाई सम्झेर माइतीको जीवन बित्ने भयो परदेशी भएर अरू नै नदी सुसाउँदै होला छालहान्दै बगरमा दियोमा बत्ती बाली होली दैलाको संघारमा अरूण थापाको यही गीत सुन्दै गएको छ सालको तिहार बित्यो यो साल पनि यसै गीतको अन्तिमहरू गुनगुनाउँदै बित्ने भयो राजेश्वर उदय लेख्नुहुन्छ मलाई किन किन गोपाल इन्जनको स्वरमा कुनै गीत सुन्दा अलग किसिमको अनुभूति हुन्छ पीड़ा बोध भए जस्तो आवाज सँगै बसी गीत सुन्दैछु जस्तो लाग्ने मन छुने सरल शब्द संगीत अनि आफ्नो आफ्नो घाउ आफ्नो आफ्नो व्यथा कवि वसन्त क्षितिज लेख्नुहुन्छ टाढाछु गाउँमा काठमाडौँ भन्दा एक सय दस किलोमिटर पर तर उज्यालो एफएम राम्रो सुनिन्छ भर्खरै हाम्रा प्राविधिक मित्र सन्दीप सुन्दास पनि त्यही भन्दै हुनुहुन्थ्यो एउटा खुशीको खबर हो उज्यालो एफएम आजकल सार्प र चर्को स्पष्ट सुन्न थालेको छ भनेर उहाँ पनि भन्दै हुनुहुन्थ्यो वसन्तजी पनि त्यही लेख्नुहुन्छ एक सय दस किलोमिटर पर तर उज्यालो एफएम राम्रो सुनिन्छ काठमाडौँ सेल्फी पनि सकाए भूकम्पले भत्किएको आफ्नो बस्ती र सहकारीको कामले यतै छु तर तपाईँको आवाज गुन्जिरहँदा भने उतै उतै छु जस्तो लाग्छ गोदुली साँझमा घामको आत्मदह हेरिएपछि अजर अमरको प्रतीक्षा गरे चुपचाप सुन्दैछु तिहारको गीतले झन मन बेचैन हुन्छ धन्यवाद बसन्तजी त्यसै गरी हामीलाई ट्वीटरमा धेरै मित्रहरूले मेन्शन गर्नुभएको छ प्रशान्त राज कार्की लेख्नुहुन्छ अजर अमर गीतहरूको यो प्रस्तुति नेपाली संगीतको पुस्तान्तरण जस्तो लाग्छ नेपाली संगीत बुझ्न एउटा झ्याल जस्तो धन्यवाद भनेर लेख्नु भएको छ सिकारो केटोको एउटा प्रश्न छ प्राविधिक मित्र दिनेश निरोला घर विदामा हो कि भनेर उहाँले सोध्नु भएको छ र फेरि उहाँकै अर्को ट्वीट छ प्राविधिक पढ्दै गर्दा हराएछ गर्दा प्राविधिक र दिनेश निरौला फरक हुन हाम्रा लागि रेडियो त अटो मोडमा पनि चल्छ भन्ने हामीलाई थाहा छ तीर्थजी लेख्नुहुन्छ तीर्थराजजी फर्केर आऊ हे मेरा भाइ उज्यालोमा सुन्दै भनेर लेख्नु भएको छ सन्तोष खनालजीको पूरै मुक्तक अटाएन ट्वीटरमा जब देश दुख्छ भन्ने उहाँले लेख्नु भएको छ हाम्रा प्राविधिक मित्र दिनेश निरोला पनि अहिले घर बाहिर हुनुहुन्छ र उहाँले पनि मेन्शन गर्नुभएको छ प्राविधिक मात्रै पाँचजना छन् भनेर नि के भन्नु होस् भनिन भनेर लेख्नु भएको छ उपन्यासकार मनिषा गौचन जो सेतो छड़ी का निम्ति चर्चित हुनुहुन्छ उहाँ लेख्नुहुन्छ गीत के हो र गीतमा कस्तो तागत हुन्छ त्यो अजर अमर गीतहरूले बुझाउँछ भनेर लेख्नु भएको छ मेरा राणाको फर्केर आऊ हे मेरा भाइ बजेपछि यही महिना दिवंगत भएका लोक प्रसिद्ध गायक झलकमान गन्धर्वको याद आउँछ झलकमान गन्धर्वको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानको प्रांगणमा राखिएको थियो नेपाली संगीत जगतका कलाकारहरू लगभग लगभग कम उपस्थित थिए मन्त्रीहरू नेताहरू त आएकै थिएनन् त्यति बेला झलकमानका छोरा पोखराबाट काठमाडौँ आउनुपर्ने थियो त्यसकारण शब उठाउन पनि ढिलो भएको थियो मुस्किलले मैले एकजना मन्त्रीलाई त्यहाँ सरकारी गाड़ीमा आएर ओर्लेको देखे ती थिए कमल थापा कालो सेतो चारकुन्ने कोट लगाएर कमल थापा आए र उनले एउटा दोसल्ला ओढाए फूलको माला लगाए र झलकमानको पार्थिव शरीरलाई ट्रकमा राखियो सानो खालको मिनी ट्रकमा त्यसपछि पशुपतितर्फ लगियो म धेरै मान्छेलाई सम्झिन्छु त्यो शवयात्रामा शरीर भएकामा मैले विशेष सम्झाउनु पर्ने मान्छे थियो चेतन कार्की उहाँ बिहान साढे सात बजेदेखि साढे एघारसम्म झलकमानको लासको छेउमा बस्नुभएको थियो त्यसको एउटै कारण थियो उहाँ झलकमानलाई अत्यन्त माया गर्नुहुन्थ्यो र झलकमानलाई गायकका रूपमा रेडियो नेपालमा ल्याउने मान्छे पनि पहिलो उहाँ नै हुनुहुन्थ्यो र झलकमानकै गीत प्रयोग गरेर उहाँले आफ्नो नाटक आत्मा बेचेको छैन मञ्चन गर्नुभएको थियो जुन नाटकका गीतका कारण झलकमान चर्चित भएका थिए यद्यपि त्यो गीत झलकमानका पिता दुर्गा बहादुर परियारको संकलन थियो आज झलकमानलाई सम्झना गर्दै यो गीत प्रस्तुत छ झलकमान गन्धर्वको यो गीत सुन्दा धेरै दिदीहरूलाई आफ्नो भाइ यसपालि आउँदैन जस्तो पनि लाग्यो होला झलकमानको यो गीतमा धेरै भाइहरू धेरै दाईहरूको बोली मिसिएको छ झलकमान दाईसँग जीवनमा उनको अन्तर्वार्ता गर्ने दुर्बल कोशिश मैले धेरै पटक गरेँ र उनको देहान्त भन्दा केही समय अघि उनको अन्तर्वार्ता लिन किर्तिपुरको मत्स्य गाउँको उनको घरमा जाँदा उनी जहिले पनि साँझमा मादक पदार्थले अर्ध बेहोस जस्ता भइसकेको हुन्थे एक दिन मैले मेरा सहायकलाई दिउँसै पठाए उनलाई लिन र बाचा यो गरे तपाईँलाई हामी सही सलामत घर फर्काउँछौ तपाईँले भने जतिकै रक्सी पनि पिलाउँछौ तर दिनभरि आज खान पाउनुहुन्न किनकि बेलुका तपाईँको अन्तर्वार्ता छ मैले त्यो अन्तर्वार्ता निकै मुस्किल मुस्किलले लिए उहाँसँग तर उहाँ साढे तीन चार बजेपछि उहाँको हात काम्न थाल्यो र उहाँले अन्तर्वार्ता दिन नाइनास्ती गर्नुभयो त्यो दिन खेर गयो र अर्को दिन बल्ल बल्ल उहाँको अन्तर्वार्ता भयो अर्को दिन पनि उहाँलाई दिउँसो एक बजेदेखि नै किडन्याप जस्तै गरेर ट्याक्सीमा दिनभरि काठमाडौँ घुमाउनु पर्यो रक्सी सँग पर राख्नका लागि त्यसभन्दा अगाडिको एउटा संस्मरण पनि जोड्न सकिन्छ झलकमान गन्धर्वले हामीले बनाएको एउटा चलचित्रको निम्ति गीत गाउनुपर्ने थियो कालैको कालो पैया नरन घुम्छ फनफनी पापीको दैव माया लाग्छ झन्झनी त्यो गीत गाउनका लागि झलकमान दाई जब सारङ्गी बोकेर माइक्रोफोनका अगाडि बस्नुभयो धारावाहिक खोकी लाग्यो उहाँलाई र धेरै बेरसम्म उहाँले गाउन सक्नु भएन जब गीतको रेकर्डिङ शुरू भयो वान टेक ओके भयो र झलक मान्दै जुरुक उठ्नुभयो र बाहिर गएर आफ्नो साधना शुरू गर्नुभयो त्यो गोप्य साधनाका बारेमा धेरैलाई थाहा नै छ पछि त्यो चलचित्रको त्यो चलचित्रको गीत प्रयोग भयो र यसको छायाङ्कन खेलको सदर चिडियाखानाभित्र भयो यसमा कलाकार रामचन्द्र अधिकारीले अभिनय गरे र झलक मान्दाईले त्यो गीत चाहिँ हेर्न पाउनु भएन किनकि उहाँ त्यसपछि बिरामी भइसक्नु भएको थियो हार्दिक श्रद्धांजलि गायक संगीतकार झलकमान गन्धर्वलाई जसको संकलनमा स्वर सम्राट नारायण गोपालले कस्तुरी हे बासा आउँछ भन्छन् गीत गाएका छन् भने प्रेमदोज प्रधानले यो नानीको सिरैमा इन्द्रकमल फूलफुल्यो गाएका छन् त्यसै गरी आज गायक शैलेश सिंहले गीतकार चेतन कार्कीको सृजनशीलता शक्तिमा परिणत होस् भनेर कामना गरेका छन् भने अमरदीप श्रेष्ठ अनन्त कटवाल एसएन दाहालले मीरा राणाको स्वरको गीत फर्केर आऊ हे मेरा भाइ दिदीलाई सम्झेर सुन्दाखेरि निकै भावुक बनायो भनेर यहाँ फेसबुकमा लेख्नु भएको छ र हामीलाई ट्विटरमा पनि सुशील सिद्धान्तले झलकमान गन्धर्वको नाम सुन्दा मात्रै नै सबैको मस्तिष्कमा झ्याप पाउने गीत आमैले सोधिन् निकै छोरा भन्लान् साह्रै मार्मिक यो गीतमा प्रयोग भएको रजा मिलेन भनिदिनु जुन उर्दूको शुद्ध शब्द त्यति बेला लाहौर गएर लड़ाई लड्ने नेपाली लाहौरीहरूको शब्द हो यो रजाको अर्थ हुन्छ त्यति बेला इस्लामिक सेनापतिले रजामन्दी अर्थात छुट्टी दिने जुन रजा हो त्यसलाई प्रयोग गरिएको छ क्याप्टेन जनकबहादुर राणाले पनि आफ्नो संस्मरणमा लेख्नु भएको छ भारत पाकिस्तान लड़ाई हुँदा उनी भारतबाट लडेका थिए रातभरि लड्दा लड्दै दुवै पक्षको गोली सकिएपछि दुवै सिमेन्टको बोराको बोरी बस्तर मुनि लुकेर बसे र दुवैले लड़ाई सकिएपछि वा गोली गठा सकिएपछि रातभरि पाकिस्तानको सैनिक र भारतबाट लडेका क्याप्टन जनकबहादुर राणा जस्ता नेपाली सैनिक गोर्खे सैनिकले रातभरि गीत गाएर बिताएका रहेछन् क्याप्टन जनकबहादुर राणा चर्चित संस्मरण लेखक पनि हुन् र प्रथम मिस नेपाल रूबी राणाका पिता पनि हुन् सम्झना आज जनकबहादुर राणाको पनि किनकि उहाँको यही महिना देहान्त भएको थियो केही वर्ष अगाडि तिहार विशेषको यो गीतको श्रृंखलामा हामी आइपुग्यौं तारादेवीको स्वर समक्ष पनि सम्झो होला मेरो कसै पनि त्यसै काटे खाने नि धर्मैले पर्खेपछि माला उनेर भाइटिकालाई दिन गनेर भाइटिकालाई दिन गनेर त्यसमा पनि सम्झो होला मेरो कान्छो भाइले दसैँ पनि त्यसै काटे खाने vai se देखि बसे माला उनेर भाइटिकामा दिन गनेर स्वर किन्नरी तारादेवीको स्वर तारादेवी जसको परिचय गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीका रूपमा बर्मा भ्रमण गर्दा थाहा पाएका थिए बर्मामा कुनै गीत गाउने केटीको परिचय गराउँदा त्यहाँका साहित्यकार लक्ष्मीप्रसाद गुरागाईले भने प्रधानमन्त्रीज्यू यिनी बर्माकी तारादेवी हुन् त्यसो भनेपछि सायद प्रधानमन्त्रीले पहिलो पटक तारादेवीको महत्व देश बाहिर अनुभूत गरे तिनी तारादेवीको स्वरमा गीत प्रस्तुत गर्यौं तिहार विशेषमा शाश्वत पाण्डे ट्वीटरमा मेन्शन गर्नुहुन्छ सरकारको बल्ल चेत खुलेछ संगीतकार अम्बर गुरूङको योगदानको बल्ल सम्मान गरेछ खुशी लाग्यो उदीप बराल लेख्नुहुन्छ बाँचे पठामला तस्बिरै खिचेर लाउरेको गाधा आँखामा आँसु त्यसै गरी पुष्प अधिकारी अञ्जली भरतपुर चितवनबाट लेख्नुहुन्छ गजलका एक गजल गो गजल संरक्षक पुष्प अधिकारी अञ्जली कालजै गीतहरूले मान्छेको मनमुटु बोकेको हुन्छ त्यो गीत अजर अमर हुन्छ उहाँ आफ्नो ट्विटरमा मेन्सन गर्नुहुन्छ पाल्पाबाट राजेश्वर उदय ट्वीटरमा मेन्सन गर्नुहुन्छ नारायण गोपालको स्वरमा अल्जे छ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा बज्दैन आज तिहार विशेषमा भनेर सोध्नु भएको छ समय उब्रेछ भने अवश्य पनि बज्नेछ यसै गरी देशभक्तजी लेख्नुहुन्छ गीत त अन्त पनि सुनिएला तर स्रष्टाप्रति जुन सम्मान र सम्झना गरिन्छ देशले नै बिर्सेका स्रष्टालाई सम्झदा भावुक बनाउँछ अजर अमर गीतहरूले भनेर लेख्नुहुन्छ विष्णु अकथ मनु लेख्नुहुन्छ झलकमान दाईसँगको अन्तर्वार्ता लिएको तरिका गजब लाग्यो सुशील सिद्धान्त पनि लेख्नुहुन्छ झलकमान गन्धर्वको नाम सुन्दा मात्रै नै मस्तिष्क झ्याप्प हुन्छ आमैले सोधलिन् नि खोइ छोरा भन्ला भन्ने गीतले यी सबै जानकारीसँगै अब कार्यक्रमको अन्त्यमा एउटा चर्चा गरौं हृदयघातले अस्वस्थ भएका संगीतकार दीपक जंगम अब स्वस्थ भइसक्नु भएको छ र उहाँ पुनः सृजनशील कार्यमा सक्रिय हुनुभएको छ हालै उहाँले काली प्रसाद रिजालको शब्दमा पाकिस्तानमा अध्ययन गरेर आएका गायक सुमन शेखर मानन्दहरूको स्वरमा रंगी चंगी फूलहरू नामक एल्बम तयार पार्नुभएको छ गजल शैलीका ती गीतहरू छिटै बजारमा आउँदैछ सुमन शेखर मानन्दर कालीप्रसाद रिजाल र दीपक चंगमलाई पनि हार्दिक बधाईसँगै अब तिहार विशेषमा शरण कुमार प्रधानको शब्द र संगीतमा अरूणा लामाको स्वरमा यो गीत यो बहिनीको माया सयपत्रीको हा तारादेवीका गीतका बारेमा शोभा आचार्य मेन्सन गर्नुहुन्छ तारादेवीको कस्तो मार्मिक गीत आँसु नै आयो दाई पर्खी बसे माला उनेर भाइटिकालाई दिन गनेर घनश्याम शर्मा पौडेल लेख्नुहुन्छ सुन्दैछु पोखराबाट झलकमान दाजुको गीत सुन्दा उनको घरमै गएर सुन्दैछु जस्तो लाग्यो यी सबै गीतहरू अप्राप्य गीतहरू खोज्न मलाई सघाउने उज्यालोका लाइब्रेरियन सञ्जीव चौधरी र यी गीत संयोजन गर्न सघाउने प्राविधिक मित्र सन्दीप सुन्दास सहित मलाई पनि विदा दिनुहोस् आगामी बिहिबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशेष सन्दर्भको कार्यक्रम लिएर आउनेछौ त्यतिन्जेललाई बिदा दिनुहोस् नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज